tere म हारेँ रूपमा तिम्रो जुनेली रात तिम्रै हो म हारेँ रूपमा तिम्रो जुनेली रात तिम्रै हो नसाले भइगएँ अन्धो पिएको मात तिम्रै हो उषामा गौँथली आई सुनायो कोइलीलाई उषामा गौँथली आई सुनायो कोइलीलाई सुने एकान्तमा वार्ता गरेको बात तिम्रै हो नसाले भइगए अन्धो पिएको मात तिम्रै हो उदायन स्वप्नमा एउटी अनौठी अप्सरा झट्टै उदायन स्वप्नमा एउटी अनौठी अप्सरा झट्टै समाए स्नेहले चाँडै चिने त्यो हात तिम्रै हो नसाले भइगए अन्धो पिएको मात तिम्रै हो महारै रूपमा तिम्रो जुनेली रात तिम्रै हो नमस्कार अनि हृदय त हार्दिक स्वागत अनि साहित्यिक अभिवादन टक्राउन चाहन्छु गजलकार देवी नेपालका गजलिया तीन शेरको वाचन सँगसँगै प्रविधिका चिन्तामणि कुमार अनि विनोदको साथमा तपाईँहरूको आत्मीय मन महेन्द्र चन्द महासागरको तर्फबाट कार्यक्रम गीत गजल आउने गर्दछ प्रत्येक हप्ताको शुक्रबार यसै समयदेखि करिब करिब दस बजेसम्म हिमाल पहाड हुँदै तराईसम्म एकैसाथ गुन्जने र सबैको मन छुने रेडियो भेरे एफएम अन्ठानब्बे थोप्लो छ एक सय दुई थोप्लो सात मेगा हार्जको रेडियो तरङ्गसँगै हामी तपाईँको छेउमा तपाईँको समीपमा उपस्थित हुने गर्दछौँ र तपाईँको रेडियो अनि मोबाइल सेट मार्फत तपाईँको छेउमा बसेर गजलका कुराकानी गर्ने गर्छौँ र गजलमा रम्ने अनि रमाउने गर्छौँ र कार्यक्रममा हामी तपाईँसँग प्रत्यक्ष रूपमा टेलिफोन सम्पर्कमा रहेर भलाकुसारी गर्ने गर्थ्यौँ तर आज मैले कार्यक्रममा पृथकता मिसाउने प्रयास गरेको छु एकजना स्थापित गजलकार केन्द्रमा रहेर निरन्तर साहित्य साधनामा लागिरहनुभएका देवी नेपाललाई आज मैले अतिथिको रूपमा निम्त्याएको छु दुई हजार तिस वैशाख अठार गते झापामा जन्मनुभएका देवी नेपाल वाल्मिकी क्याम्पस काठमाडौँमा प्राध्यापक तथा अनाम मण्डलीका संस्थापक सल्लाहकार हुनुहुन्छ नेपालीमा एमए साहित्यमा आचार्य र बिएडसम्मको शिक्षा हासिल गर्नुभएका नेपाल श्रद्धाञ्जली खण्डकाव्य बाल रचनामाला भाग एकदेखि पाँच छन्दपराग छन्दको लक्षण ग्रन्थ त्रिशतक मुक्त काव्य नेपाली कविता काव्य समालोचना र कुखुराको बिहे बाल काव्य जस्ता सृजनात्मक समालोचनात्मक एवं बाल साहित्य सम्बन्धी कृतिहरूका साथै विभिन्न तहका दुई दर्जन पाठ्य पुस्तकहरू प्रकाशित भइसकेका छन् दीपशिखा शब्द अङ्कुर शब्द संयोजन परलेसर र साहित्य सन्देश इन्डिया जस्ता साहित्यिक पत्रिकाको सम्पादन गरिसकेका नेपाल युवा पुस्ताका सशक्त गजलकार प्रभावशाली प्रशिक्षक सरस छन्द कवि एवं तथ्यवादी समालोचकका रूपमा चिनिनुहुन्छ आज हामी उहाँसँग अन्तरङ्ग भलाकुसारी गर्नेछौँ र उहाँको आफ्नै आवाजमा केही भलाकुसारीका साथमा उहाँका आफ्नै गजलहरू सुन्नेछौँ र तपाईँलाई सुनाउनेछौँ आशा छ अबको करिब पचास मिनट हामीसँगै रहेर हाम्रो साथमा रहेर हामीलाई सुनेर साथ दिनुहुनेछ यो आशा मनभरि सँगाल्दै म तपाईँको मासमा एउटा सुमधुर सङ्गीत जोड्न चाहन्छु सङ्गीतपछि आउनेछु अतिथिको साथमा पागल दिल हरेर पागल बसंती रंग छरेरा छरेरा छरेरा छरेरा बसंती रंग छरेरा जादू करेरा पागल पागल बनायो प्रिय यो दिल हरेरा पागल बसंती यो सुमधुर सङ्गीत पश्चात तपाईँलाई पुनः स्वागत छ कार्यक्रम गीत गजलको बसाइमा छौँ हामी र तपाईँलाई मैले जानकारी गराइसकेको छु आज हामी एकजना गजल हस्तीसँग अन्तरङ्ग भलाकुसारी गर्दैछौँ र मैले तपाईँलाई जानकारी गराएँ केन्द्रमा रहेर निरन्तर साहित्य साधनामा लागिरहनुभएका देवी नेपालसँग हामी कुराकानी गर्दैछौँ अब भने म कुराकानीलाई अगाडि बढाउन चाहन्छु स्वागत छ यहाँलाई कार्यक्रम गीत गजलमा धन्यवाद हामीले सुर्खेतमा के को सिलसिलामा भेट्न पायौँ देवी नेपाललाई सुर्खेतमा भेरी साहित्य समाजले आयोजना गरेको दुई दिने छन्द कविता लेखन तथा वाचन कला प्रशिक्षण कार्यक्रमका सन्दर्भमा म यहाँ आइपुगेको हुँ र त्यसै सन्दर्भमा तपाईँसँग साक्षात्कार भइसके पछाडि आज मैले पनि यस एफएमका माध्यमबाट यस क्षेत्रका श्रोताहरूसँग सम्म पुग्ने अवसर पाएको छु त्यो साक्षात्कार हुने अवसर तपाईँले मलाई प्रदान गर्नुभएको छ पक्कै पनि हामी पनि अत्यन्त खुसी छौँ एकजना गजल हस्ती भन्न रुचाउँछौँ यसो त गजल मात्र होइन साहित्यका सबै विधामा कलम चलाइरहनु भएको छ र कार्यक्रम गीत गजल विशुद्ध गजल प्रदान कार्यक्रम भएको हुनाले पनि आज हामी विशेष गरेर गजलका कुरा गर्नेछौँ गजलमा रमाउनेछौँ र गजलमा रम्नेछौँ र अब म सुरुमै तपाईँलाई प्रश्न गर्न चाहन्छु गजल भनेको के हो अथवा गजललाई तपाईँले कसरी परिभाषित सङ्गीत गर्नुहुन्छ गजल सिर्जनाको एउटा विधा हो जो हृदयसँग प्रत्यक्ष रूपमा जोडिन्छ र परम्परालाई हेर्दाखेरि गजल अरबी फारसी उर्दू हुँदै हुँदै हिन्दी साहित्य हुँदै हुँदै नेपाली साहित्यमा प्रवेश गरेको हो र प्राचीनतालाई हेर्दाखेरि यसमा आगन्तुक विधाको रूपमा यसलाई देखिए पनि अहिले आएर मलाई लाग्छ यो दुई दशकको अवधिलाई मात्रै हेर्ने हो भने हिन्दी साहित्यमा उर्दू साहित्यमा लेखिएका गजलहरू भन्दा बढी गजलहरू नेपाली साहित्यमा अहिले लेखिएका छन् र गजल एउटा निश्चित अनुशासनभित्र रहेर लेखिने साहित्यको विधा हो र यसमा कविता र गीतको संवेदनशीलताको मिश्रण यसमा पाइन्छ र यसको छुट्टै संरचना र छुट्टै यसका नियमहरू हुनाले गर्दा यो हृदयसँग जोडिएर कवितात्मक प्रस्तुति हुँदा हुँदै पनि कविता र गीतहरूभन्दा संरचनात्मक रूपमा केही भिन्न हुन्छ पक्कै पनि फारसी उर्दू हिन्दी हुँदै नेपालमा आएको यो गजल विधा नेपालमा यो पछिल्लो चरणमा अत्यन्त फस्टाएको छ भन्दा अतियुक्त नहोला तर यो पछिल्लो चरणमा फस्टाइरहेको नेपाली गजल र जुन क्षेत्रबाट आएको आउने क्षेत्र चाहिँ शृङ्गारिकको धारबाट आयो भन्ने छ तर नेपालमा आइसकेपछि सबै विषयवस्तुलाई लिएर यो अगाडि बढिरहेको छ यसरी हेर्दा नेपाली गजल र गैर नेपाली भनौँ न फारसी हिन्दी उर्दू गजल र नेपाली गजलमा के भिन्नता देख्नुहुन्छ यसमा पनि तपाईँले भनेका केही कुराहरू सत्य छन् थालनीमा गजलको परिभाषा गर्ने क्रममा गजल भनेको के हो भन्दा उर्दूमा प्रेमिकासँगको वार्तालाप भन्ने अर्थ यसको लाग्थ्यो गजल शब्दको त्यही भएर यसको उठान कालमा शृङ्गारलाई केन्द्र बनाइयो र लेखियो यसको अर्थ उर्दू फारसी हिन्दीमा लेखिएका जम्मै गजलहरू शृङ्गारिक मात्रै छन् भन्ने होइन त्यहाँ पनि धेरै वैचारिक गजलहरू छन् स युग बोलेका गजलहरू त्यहाँ पनि छन् तर यसको केन्द्र चाहिँ शृङ्गारिकतामै बढी केन्द्रित रहँदै अगाडि बढिरह्यो नेपालीमा पनि त्यो दुइटै परम्परा पाइयो थालनीको प्रेमिकासँगको वार्तालाप भन्ने अर्थलाई आधार मानेर धेरै लेखकहरूले यसमा त प्रेम नै हुनुपर्छ भनेर प्रेमकै केन्द्रीयतामा मात्रै गजल सिर्जना गर्ने काम गरे तर पछिल्लो चरणमा आइसकेपछि गजल त अभिव्यक्तिको एउटा माध्यम हो अभिव्यक्तिको एउटा माध्यम भइसकेपछि यसमा समाज किन नबोल्ने जीवन किन नबोल्ने र हाम्रा इच्छा आकाङ्क्षाहरू किन नबोल्ने हाम्रा समस्याहरूलाई गजलमा किन नसमेट्ने भन्ने कुराहरू आइसकेपछि अहिले पछिल्लो चरणमा नेपाली गजलमा शृङ्गार सँगसँगै शृङ्गार समाप्त भएको चाहिँ होइन शृङ्गार हुनु पर्दैन भन्ने होइन हुनुपर्छ तर अशिष्ट शृङ्गार चाहिँ हुनु हुँदैन एकदमै अश्लील चाहिँ हुनु हुँदैन विभत्स चाहिँ हुनु हुँदैन किनभने प्रेम भनेको मानवीय एउटा स्वाभाविक पक्ष हो त्यो समेटिनुपर्छ गजलभित्र तर अस्वाभाविक रूपमा चाहिँ आउनु हुँदैन भन्ने विचारहरू आएका हुन् र अहिले नेपालीमा लेखिएका गजलहरूले युगलाई पनि प्रतिनिधित्व गर्दै अगाडि बढेका छन् पक्कै पनि नेपाली गजलले यही क्रमलाई निरन्तरता दिएर अन्तत नेपाली समाजलाई परिवर्तन गर्नेछ हामी यो आशा मनमा सँगालौँ र कार्यक्रम गीत गजलमा आज हामीले अतिथि निम्ति आएका छौँ र उहाँ बहरमा विशेष गरेर बहरमा गजल लेख्ने गर्नुहुन्छ अत्यन्त सुन्दर गजलहरू बहरमा सिर्जना गर्ने गर्नुहुन्छ र आफ्नै आवाजमा गाएर पनि सुनाउने गर्नुहुन्छ हामी उहाँसँग बहरका कुरा पनि गर्नेछौँ अहिलेलाई भने एउटा गजल सुन्ने तर्खर मैले गरेको छु देवी नेपालको आफ्नै स्वरमा मैले अघि अलिकति सङ्केत गरेँ प्रेम धेरै पक्षका हुन्छन् देशसँग गरिने प्रेम पनि हो मानवीय प्रेम पनि हो अहिले देशले खोजिरहेको कुरा के हो भन्ने कुरालाई मैले गजलबाट व्यक्त गर्ने विचार गरेँ र यसमा मैले बहरे हजज मुसम्मन सालिम यो फारसी बहर हो हजुर यसमा मफाइलुन मफाइलुन मफाइलुन मफाइलुन यी चारवटा गणहरू हुन्छन् त्यसलाई फारसीमा रुक्न भनिन्छ यो गजल विशेषतः देशको वर्तमान अवस्थामा मलाई सूर्यले लाली छरेको देश चाहिन्छ मलाई काखमा चौरी चरेको देश चाहिन्छ मलाई काखमा चौरी चरेको देश चाहिन्छ चमेली फुलमा कहिल्यै नहोस् बारुदी गन्ध चमेली फुलमा कहिल्यै नआओस् बारुदी गन्ध नआओस् बारुदी गन्ध मलाई बुद्धले खोला तरेको देश चाहिन्छ मलाई काखमा चौरी चरेको देश चाहिन्छ फुटेको जीर्ण ऐनामा सयौँ छाया नहोस् माटो फुटेको जीर्ण ऐनामा सयौँ छाया नहोस् माटो सयौँ छाया नहोस् माटो मलाई पूर्ण फेवामा सरेको देश चाहिन्छ मलाई काखमा चौरी चरेको देश चाहिन्छ बुबा अर्कै मुमा अर्कै म अर्कै देशमा होइन बुबा अर्कै मुमा अर्कै म अर्कै देशमा होइन म अर्कै देशमा होइन सबैका भागमा एउटै परेको देश चाहिन्छ मलाई काखमा चौरी चरेको देश चाहिन्छ मलाई सूर्यले लाली छरेको देश चाहिन्छ सबैका भागमा एउटै परेको देश चाहिन्छ धन्यवाद मलाई सूर्यले लाली छरेको देश चाहिन्छ मलाई काखमा चौरी चरेको देश चाहिन्छ बुबा अर्कै मुमा अर्कै म अर्कै देश होइन सबैका भागमा एउटै परेको देश चाहिन्छ यो मिठो यो सुन्दर यो उत्कृष्ट गजल गाएर सुनाइदिनु भयो हामी आभारी छौँ र कार्यक्रममा हामी तपाईँको छेउमा तपाईँको नजिकै अनि तपाईँको रेडियो अनि मोबाइल सेट मार्फत बस्दैछौँ छौँ र कार्यक्रममा मैले एकजना अतिथिलाई निम्त्याएको छु देवी नेपाल र उहाँसँग फलाकुसारीलाई मैले अगाडि बढाइरहेको छु र अब भने अलिकता बहरका कुरा गर्न मन लागेको छ मलाई यो बहर भन्न बित्तिकै अथवा यो बहर भनेको चाहिँ के हो बहर भनेको गजलमा प्रयोग गरिने छन्द हो लय हो हामीले गजल शब्द जसरी फारसीबाट लिएर आएका छौँ बहर भन्ने शब्द पनि फारसीको लय विधान हो र हामी जसलाई छन्द भन्छौँ लय भन्छौँ उनीहरू अथवा फारसीमा गजल लेख्नेहरूले त्यसलाई बहर भन्छन् र गजलका सन्दर्भमा चाहिँ यो बहर शब्द नै नेपालीमा पनि प्रयोग हुने गरेको मात्रै हो गजलको लय भन्दा हुन्छ यसलाई गजलको लय अथवा गजलको छन्दलाई हामी बहर भनेर बुझ्न सक्छौँ र यो बहरमा गजल कतिपयले लेख्ने गर्नुहुन्छ भने कतिपयले गैर बहरमा अथवा बहर बिना नै गजल लेख्ने गर्नुहुन्छ यो बहरमा गजल लेख्दा र बहरमा गजल नलेख्दा गजलमा के भिन्नता आउँछ अथवा बहरमा लेखेको गजल र गैर बहरमा लेखेको गजलमा के भिन्नता हुन्छ होला गजल गद्य हुँदैन यो चाहिँ स्पष्ट नै हो गद्यात्मक चाहिँ गजल हुँदैन नेपालीमा अहिलेसम्म लेखिएका गजलहरूमा पाँच किसिमका लयहरू स्पष्ट रूपमा प्रयोग भएका छन् अनि त्यसमध्येमा हामी जसलाई बहर भन्छौँ त्यो बहर चाहिँ फारसीबाट आएको लय मात्रै हो भन्ने हामीलाई एउटा भ्रम परिरहेको छ त्यो होइन हामी सम मात्रात्मक गजलहरू जसरी बाह्र अक्षरमा तेह्र अक्षरमा चौध अक्षर पन्ध्र अक्षरमा लेख्छौँ भने त्यो पनि एक किसिमको बहर हो त्यो लय हो गजलको तर परम्परागत रूपमा नेपालीमा गजल भित्रिँदाखेरि शास्त्रीय बहरमै भित्रियो मोतीराम भट्टले यता हेऱ्यो यतै मेरा नजरमा राम प्यारा छन् गजल लेखे अघि मैले पढेको गजल त्यही बहरको हो त्यो हजज बहर हो ईसा नै उमेरदेखि मन हर्न लागे यिनै सुन्दरीले जुलुम गर्न लागे यस्ता गजलहरू लेखे मोतिराम भट्टले त्यो पनि बहरमै हो हजुर सुरुमै मोतिराम भट्टले नेपालमा गजल भित्र्याउने क्रममै बहरमा लेखे बहरमा उनले गजल लेखे अनि त्यो बेलाको मोती मण्डलीमा रहेका व्यक्तिहरू जति थिए मोतीराम भट्ट लगायतका लक्ष्मी दत्त पन्त गोपीनाथ लोहनी नरदेव पाण्डे लगायतका व्यक्तिहरूले गजल लेख्दाखेरि बहरमै लेखे त्यो बेलामा अनि त्यसदेखि पछि आएर भीमनिधि तिवारीले गजल लेख्दाखेरि केही बहरमा लेखे केही स्वतन्त्र लयमा लेखे उपेन्द्र बहादुर जिगरले पनि त्यसरी नै बहरमा पनि लेखे स्वतन्त्र लयमा लेखे शम्भुप्रसाद ढुङ्गेलले धेरै बहरको प्रयोग गरे गजलभित्र तर शास्त्रीयतालाई हामीले यो पछिल्लो चरणमा गजलको पुनर्जागरण काल पछाडि शास्त्रीय लयलाई भन्दा स्वतन्त्र लयलाई बढी प्राथमिकता दियौँ अनि दुई हजार पैँतिस छत्तिसदेखि यता गजल उठान हुँदाखेरि बढी स्वतन्त्र लयलाई स्वीकार गरियो मात्रा पक्षलाई ध्यान दियो उच्चारण पक्षलाई ध्यान दियो अनि त्यो बेलामा पनि अब ज्ञानुवाकर पौडेलले गजलको पुनर्जागरणको थालनीमा गजल लेख्दाखेरि स्वतन्त्र लयलाई अङ्गीकार गरे भने त्यसपछि तत्कालै ललिजन रावलले सममात्रात्मक लयलाई जोड दिए उनले त्यसमा गजलमा ठ्याक ठ्याक विश्राम हुनुपर्छ एक एक ठाउँमा पनि उच्चारणमा गल्ती भयो अथवा लेखनमा मात्रा मिलेन भने गजल बिग्रिन्छ भनेर त्यो एउटा अनुशासनलाई ललिजन रावलले प्रयोग गरे भने सँगसँगै रवि प्राञ्जलले बुँद राणाले अनि पछिल्लो चरणमा सनत कुमार अस्तीहरूले कृष्ण रिबरालहरूले त बहरलाई पनि सँगसँगै र नेपाली लयमा पनि एउटा निश्चित अनुशासनलाई उनीहरूले अँगाल्दै आए त्यसले गर्दाखेरि बहर भनेको खालि फारसी रुक्न अनुसार अथवा फारसी अर्कान अनुसार प्रयोग गरिने मात्रै नभएर निश्चित लय विधान चाहिँ बहर नै हो तर यति चाहिँ हुनु हुँदैन कि काफिया भन्ने होडबाजी चलेर कतिखेर काफियामा पुग्ने भनेर गडेर दौडिएर गएर अनि काफियालाई चाहिँ हतार हतार भन्ने उद्देश्यले माथिल्लो अक्षर माथिल्लो हरफ बाइस अक्षरको तल्लो हरफ बाह्र अक्षरको तेह्र अक्षरको गर्दै गद्यात्मक शैलीमा गजल लेखिनु चाहिँ हुँदैन पक्कै पनि यसरी गजल लेखियो भने त्यो गजल बन्न सक्दैन र लय भावको कुरा त पर नै रहन्छ जे होस् कतिपय गजल लेख्नेहरूले के पनि भनेको पाइन्छ भने गजल बहरमा लेखियो भने त्यसले दिने भाव चाहिँ अपूर्ण हुन्छ अथवा त्यसले पूर्ण भाव दिन सक्दैन भन्ने पनि गरेको पाइन्छ यसमा यहाँको धारणा यो चाहिँ के हो भने हामी साह्रै छिटो र छोटो अवधिमा नै पूर्ण सफलताको अपेक्षा गर्छौँ साधना किन गरिरहने धेरै खटिरहने किन थोरै खट्दैखेरि भइहाल्छ भने धेरै किन प्रयास गर्ने भनेर हामी अल्छी मानसिकताले सिर्जना यात्रामा लागेका हुन्छौँ त्यसैले अब यसको त नियम एकदम कडा छ त्यहाँभित्र प्रवेश गरेर अनेकौँ एकपछि अर्को गहिराइमा जानुपर्छ धेरै अध्ययन गर्नुपर्छ धेरै अभ्यास पछाडि मात्रै हामी त्यसमा खेल्न सक्ने हुन्छौँ भने त्यो अभ्यास विनय स्वतन्त्र रूपमा अभिव्यक्त गरिदिँदाखेरि त भइहाल्यो नि भन्ने मानसिकताले यो स्थिति भएको हो स्वाभाविक हो तपाईँले भनेका केही कुराहरू सत्य छन् खालि गणको साँचोमा शब्द भर्दैमा चाहिँ गजल हुँदैन जबसम्म हामीलाई गणले थिचिरहन्छ तबसम्म हामी राम्रो सिर्जना दिन सक्दैनौँ जतिखेर हाम्रो अभिव्यक्तिका पछाडि गण जसरी भए पनि दौडिनै पर्ने बाध्य बनाउँछौँ हामी त्यतिखेर बहरमा खेल्नु पनि अत्यन्तै रमाइलो हुन्छ तर निकै ठुलो साधना निकै ठुलो मेहनत पछाडि मात्रै अनि हामी स्वतस्फूर्त रूपमा भाव आफै त्यो सूत्रमा बाँधिएर आउने अवस्थासम्म पुग्छौँ त्यसैले साधना अलि बढी गरेर लेख्न थाल्ने हो भने बहर हाम्रा लागि पीडाको विषय हुँदैन तर आज भोलि पर्सि तिन चार दिन अथवा एक महिना दुई महिनामा एउटा स्थापित गजलकार भइहालौँ न त भनेर होडबाजीमा दौडिने हो भनेदेखि चाहिँ बहर घातक हुन्छ पक्कै पनि बहरमा पनि अत्यन्त उत्कृष्ट गजलहरू पनि लेखिएका हामी पाउँछौँ र बहर बिनाका गजल पनि कतिपय उत्कृष्ट हुने गर्छन् नै आखिर जुनमा लेखे पनि हामी भाव पक्षलाई चाहिँ ख्याल गर्नुपर्छ होला सायद मैले त्यो पनि बहर बिनाको होइन फेरि शास्त्रीय बहर मात्रै नभएको हो त्यहाँ होइन फारसी बहर मात्रै त्यहाँ नभएको हो जति हामी गजलहरू सुन्छौँ नि त्यसले एउटा निश्चित लय लिएर आएको छ भने त बहर भइहाल्यो नि त्यही नै बहर हो खालि लय भन्दाखेरि चाहिँ त्यो छुट्टै हुने अनि बहर भन्दा चाहिँ त्यो शास्त्रीयतामा जोडिने परम्पराले गर्दै गर्दा मात्रै यो समस्या आएको हो नेपालीमा जति पनि लेखिएका गजलहरू जति चर्चित छन् स्थापित छन् तिनीहरू बहरविहीन कुनै पनि छैनन् कि ती आफै बहर हुन् त्यो लय हो नि त लय अथवा लय अनुप्रासको साथमा भाव पक्ष राम्रो भएका सबै गजल बहरमा छन् यति मात्र फरक हो कि फारसी बहर चाहिँ नभएको जे होस् कार्यक्रम गीत गजलको बसाइमा छौँ अत्यन्त रमाइलो यात्रामा हामी सहयात्रा गरिरहेका छौँ र हामी सँगसँगै तपाईँले पनि सहयात्रा गर्नुभएको छ अत्यन्त खुसी हामीलाई लागिरहेको छ र हामी बहर सम्बन्धी कुराकानीलाई फेरि जोड्नेछौँ अहिले भने एउटा फेरि पनि गजल सुन्ने तर्खर गर्दैछौँ देवी नेपालजीको आफ्नै आवाजमा मैले अघि देश प्रेमको गजल प्रस्तुत गरेँ भने अहिले म मानवीय प्रेमको गजल नै प्रस्तुत गर्छु यो युवा पुस्तामा समर्पित यो गजल हजुर हामी हात यो चाहिँ बहरे मुत्कारे मुसम्मन सालेम यो चाहिँ पिङ्गल छन्द अनुसार भुजङ्ग छन्दमा लेखिएको छ यो कतै जित पाएँ कतै हार पाएँ कतै जित पाएँ कतै हार पाएँ तिमी पाउँदा पूर्ण संसार पाएँ तिमी पाउँदा पूर्ण संसार पाएँ बिना रङ्गरितो थियो जिन्दगी हो बिना गरितो थियो जिन्दगी हो नयाँ रङ्ग भर्ने कलाकार पाए तिमी पाउँदा पूर्ण संसार पाए म खोजी हिँडे व्यर्थमा फुलमाला म खोजी हिँडे व्यर्थमा फुलमाला बिना दुःख हिरा लगातार पाएँ तिमी पाउँदा पूर्ण संसार पाए अँध्यारो थियो स्नेहको एक बस्ती अँध्यारो थियो स्नेहको एक बस्ती नयाँ चाँदनी खोज्न आधार पाएँ तिमी पाउँदा पूर्ण संसार पाए अब अन्तिम फेर निराशा बढेको थियो जिन्दगीमा निराशा बढेको थियो जिन्दगीमा निराशा बढेको थियो जिन्दगीमा अझै बाँच्नु पर्ने समाचार पाए तिमी पाउँदा पूर्ण संसार पाए कतै जित पाए कतै हार पाएँ तिमी पाउँदा पूर्ण संसार पाएँ अझै बाँच्नु पर्ने समाचार पाएँ धन्यवाद अह कतै जित पाएँ कतै हार पाएँ तिमी पाउँदा पूर्ण संसार पाएँ निराशा बढेको थियो जिन्दगीमा अझै बाँच्नुपर्ने समाचार पाएँ यो सुन्दर उत्कृष्ट गजल हामीले सुन्यौँ देवी नेपालको आफ्नै आवाजमा र यसपछि तपाईँको माझमा एउटा सुमधुर सङ्गीत जोड्दैछौँ त्यसपछि पुनः उपस्थित हुनेछौँ भलाखुसारीको साथमा हामीलाई सुन्दै गर्नुहोला खुसी छ